छ त्यसैले ती दुवै एक अर्काका परिचित हुन् प्रस्तुत छ उपन्यास तोदाको नवौं अङ्क इनेसकी असल छिमेकी भएकीले सुहाम र इनेसको आवत जावत बाक्लै हुने गर्थ्यो इनेसकी उमेरकी दुब्ली पातली सुहाम शान्त स्वभावकी थिइन् लाम्चो अनुहार चुच्चो नाक र गढेका आँखामा उनी बानकी परेकी देखिन्थिन् विगत दस वर्ष अघि उनका श्रीमानको मृत्यु भएपछि उनी एक्लै भएकी थिइन् जीवनप्रतिको मोह सकिएर मृत्यु कुरे जस्तै निराश देखिन्थिन् उनी इनेसका घरमा आउँदा पनि सुहाम नबोली एकै ठाउँ बसिरहन्थिन् सुहामलाई देख्दा पार्वतीलाई लाग्थ्यो भौतिक रूपले सम्पन्न इजरायलीहरू भन्दा त बरु हाम्रै गाउँघरका विपन्न हजुरबा हजुरआमाहरू खुशी देखिन्छन् बिहे गर्नु अगावै छोराछोरीले छाड्छन् इजरायलीहरूलाई त्यसपछि परिवारविहीन समाजविहीन भएर नितान्त एक्लो यात्रा शुरू हुन्छ यिनीहरूको मध्ये एकजना मरेपछि त बाँकी रहेको एकजनाले रुन हाँस्न पनि बिर्सन्छ श्रीमानको मृत्युपछि सुहाम पनि त्यस्तै भएकी थिइन् उनले पनि हाँस्न बिर्सिएकी थिइन् घर मात्र नभएर पार्कमा पनि सुहामसित पार्वतीको भेट भइरहन्थ्यो चिने जानेकाहरू सुहामको छेउमा जान्थे र चक्लेट दिन्थे उनलाई सुहामलाई सानैदेखि चक्लेट असाध्यै मन पर्थ्यो सुगरकी रोगी भइसकेकी थिइन् सुहाम श्रीमानले पनि उनलाई चक्लेट नखानु भन्थे तर सुहाम लुकी लुकी चक्लेट खान्थिन् जति बेला पनि सुहाम चक्लेट खाँदै एकोहोरो कतै टोलाइरहन्थिन् कसैसित दोहोरो वार्तालाप गर्दिनथिन् उनी अब त शरीरले पनि कमजोर देखिन थालेकी थिइन् उनी बसेको फलैचा वरिपरि प्राय केटाकेटीहरू झुम्मिरहन्थे सुहामको ब्यागमा सधैँ थरी थरीका चक्लेटहरू हुन्थे आफ्ना छेउ पर्ने केटाकेटीहरूलाई सधैँ उनी चुपचाप चक्लेट बाँडिरहन्थिन् भेटेको बेला पार्वती उनलाई सधैँ सम्झाउने गर्थे चक्लेट नखाऊ भनेको मान सुगर बढेर आफैले दुःख हुन्छ फेरि आफैले दुःख हुन्छ फेरि पार्कमा उनका उमेरका धेरै वृद्धहरू हुन्थे तर सुहाम सधैँ एक्लै बस्न रुचाउँथिन् सधैँ एउटै फलैचामा एक्लै एक्लै हुन्थिन् उनी पार्वतीलाई लाग्थ्यो किन यति एक्लै भए कि सुहाम एक दिन पार्क छेउको सुपर मार्केटबाट सामान किनेर फर्कँदा पार्वतीले सुहामलाई बाटामा देखी तिनी एकदमै थाकेकी थिइन् खुइया काट्दै लडखडाउँदै मुस्किलले हिँड्दै थिइन् तिनको एउटा हात थरथर काँपिरहेको थियो पार्वती हतार हतार सुहामनेर गए सुहाम के भयो बिरामी भयो कि क्या सुहामले पार्वतीका पाखुरामा समातेर बिस्तारै भनिन् त्यही त हेर मेरो टाउको घुम्दैछ बाटैमा लड्छु जस्तो भयो मलाई मलाई घर पुर्याइदेऊ न घर पुर्याइदेऊ पार्वतीले होसियारीपूर्वक सुहामलाई समाएर बाटो नेरको झ्याममा परेको शिरीषको बोटमुनि चौतारीमा लगेर राखी एक बोतल पानी किनेर ल्याई सुहामले पानी पिएपछि लामो सास फेरिन् पार्वतीले तिनको तालु चिसो बनाइदिए अनुहारतिर झरेको कपाल सोहोरेर पछाडि फर्काइदिए सुहामले अलिक सहज अनुभव गरेपछि बिस्तारै डोर्याउँदै घरमा पुर्याइदिए घरमा पुगेर सोफामा थचक्क बसेपछि आँखाभरि आँसु पार्दै सुहामले भनिन् अर्थात् धेरै धेरै धन्यवाद छोरी आँखाभरि आँसु पारेर उनले छोरी भनेको सुनेपछि हिँड्न लागे कि पार्वती ठिङ्न उभिए उसले अलिक नजिक छेउमा उभिएर भने सुहाम तिमी एकदम सिकिस्त छेउ सुहाम एक्लै कसरी बस्छौ बरु मलाई नम्बर देऊ म तिम्रा छोराछोरीहरूलाई खबर गरिदिउँला पार्वतीले यसो भन्नु मात्र के थियो सुहाम जुरुक्क उठिन् पार्वतीको कानमा तुरुन्तै चट्याङ पर्यो कोही छैनन् पार्वती म मरे मर्छु मलाई कसैको सहयोग चाहिएको छैन बरु तिमी पनि गइहाल यहाँबाट नदेखाऊ म प्रति दया माया मलाई कसैको दया माया चाहिँ बुझ्यौ पार्वतीको हंसले ठाउँ छोड्यो ऊ केही बोल्नै सकेन जाऊ भनेको सुनिनौ जाऊ भनेको सुनिनौ यति भनेर सुहाम रुन पो थालिन् बाहिर निस्किसकेकी पार्वतीले फनक्क फर्केर ढोका बन्द गरी कोठामा गएर एक गिलास पानी ल्याई आँसु पुस्न टिस्यू पेपर ल्याएर सुहामको हातमा राखिदिए सुहाम झन पग्री पग्री रुन थालिन् निकै बेर रोएपछि बल्ल विस्तारै शान्त भइन् मेलाको भीड़भाड़मा हराएको बालकको जस्तो भय तिनको अनुहारमा देखियो एकछिनपछि बाँध फोरेर बगेको नदी झैं तिनका मुटुभित्र टिल्पिल टिल्पिल भएर रहेको वेदना बेपत्ताले फुटेर निस्कियो किशोर अवस्थामा भर्खरै प्रवेश गर्दै थिइन् सुहाम उनीहरू जर्मनीको बर्लिन शहरबाट केही टाढाको गाउँमा बस्दथे नाजीहरूको आँखाबाट छलिएर बस्नु उनीहरूको लागि एकदमै गाह्रो काम थियो जंगलको छेउमा रहेको पातालो गाउँका केही घरहरू नाजीका आँखाबाट अझैसम्म बचिरहेका थिए साठी वर्ष अघि जतिको कुरा सुहामका बाबा काम विशेषले पानी जहाजबाट फ्रान्स जान लागेका थिए तर फ्रान्सका लागि छुट्ने लागेको पानी जहाजमा नाजीहरूले युद्धक विमानद्वारा आक्रमण गरे सुहामको बाबासहित धेरैजनाको ज्यान गयो लास समेत भेटिएन कसैको त्यसैको भोलिपल्ट हिटलरका सेनाले सुहामको गाउँ नै ध्वस्त पारिदिए भत्किएको घरको कुनामा सुहाम कसरी बचिन् उनी आफैलाई पनि त्यो एउटा सपना जस्तै लाग्छ सुहाम होसमा आउँदा उनको टाउकोभरि रगत लतपतिएको थियो एउटा हात भाँचिएर लहरो झैं जता पनि लत्रिने भएको थियो भाँचिएको हात र घाइते टाउको लिएर हिँडिन् सोहाम त्यहाँबाट लगभग दस किलोमिटर टाढा थियो उनको काकाको घर उनी त्यहाँ पुग्दा उनले काकाको घर हुरहुरी बलिरहेको देखिन् सबैलाई हिटलरका सेनाले एकै चिहान पारिसकेका थिए कहाँ जाने भन्ने थाहै नपाई सुहाम बस हिँडिरहन् हिँड्दा हिँड्दै फेरि युद्धको साइरन बाज्यो सबै भाग्न थाले सुहाम कहाँ जाने कसरी जोगिने अलमल्ल परिन् उनका लागि अब कुनै पनि ठाउँ सुरक्षित थिएन यस्तैमा केही पर रहेको बिल्डिङबाट वार वार्ती आगो निस्किरहेको देखिन् सोहामले घर अगाडिको बाटामा एकजना अधवैंसी पुरुष आठ वर्षका दुई बालकलाई दह्रो गरी पक्रेर भाग्दै थिए एउटी महिला दौडिँदै घर पछाडिको बगैँचाबाट निस्कने कोसिसमा थिइन् आगोको लप्काबाट छुटेको तातो हावाले सुहामको शरीरलाई स्वाट्टै बेर्यो उनी बेहोस हुन पुगिन् सुहाम बेउजदा सबैतिर धुवाई धुवा मात्रै थियो पूरै शहर मसान घाटमा परिणत भएको थियो सुहामले उठेर चारैतिर हेरिन् केही पछाडि अरू दुईजना ठालेका थिए तीमध्ये एकजनाको धुकधुकी बाँकी थियो उनले झकझक्याएर उठाइन् तिनले पानी मागे तर त्यहाँ पानी फेला पार्न निकै मुस्किल थियो सुहाम आफैलाई माचुला भन्ने आशै थिएन पानी मागिरहेको त्यो व्यक्तिलाई छटपटाइरहेकै अवस्थामा छोडेर सुहाम अगाडि बढिन् सुहाम आफै पनि हिँड्न सक्ने अवस्थामा थिएनन् तर बाँच्ने आशले उनलाई धकेलिरहेको थियो करिब चार घण्टा हिँडेपछि त्यो युद्धले ध्वस्त भएको सहर पार भयो एउटा आधा भत्किएको बाटा छेउको घरमा उनको आँखा पुगे घरका माथिल्ला दुई तला भत्किएका थिए तल्लो तलाको भित्तो मात्र चर्किएको थियो सिसा फुटेर झ्याल वाङ्गै थियो भोक तिर्खा र हिँडाइले सुहाम फत्रक्कै गलेकी थिइन् सुहाम भित्र बाँच्ने आशा पनि बिस्तारै मर्दै गयो तर पनि फुटेको झ्यालबाट उनी त्यो घरभित्र पसिन् उनको मुखमा थुक थिएन जिब्रो दोब्रिन छोडिसकेको थियो कराउन खोज्दा सुसाएको धुपीबाट निस्केको आवाज जस्तो स्याहा मात्रै निस्कन्थ्यो भग्नावशेष भएको घरभित्र उनले पानीको धारो खोजिन् धारो त भेटियो तर त्यसबाट पानी चुहिएन उनी भत्किएको टोयलेटभित्र छिरिन् टोयलेटमा एउटा बाल्टी थियो त्यसको पिँधमा अलिकति पानी रहेछ उनले त्यही पानी खाइन् सुहामलाई लखर लखर हिँड्नुभन्दा त्यही घरमा बस्नु बढी ठिक लाग्यो एकछिनपछि थाकेर उनी त्यही ढल्न पुगिन् बेउजता उज्यालो थियो उनलाई त्यही दिन हो या भोलिपल्ट हो त्यो पनि थाहा भएन समयको चेतना विलुप्त भइसकेको थियो यताउता हेर्दा अर्को कोठामा जाने ढोका देखिन् उनले त्यो भान्सा कोठा रहेछ खानेकुराहरू सडिसकेका रहेछन् वास गनायो हेर्दै जाँदा आधा खोलेको म्याक्रोनीको प्याकेट फेला पारिन् उनले काँक्रा गाजर सिमी र साग कुहिएर खानै नहुने भएका थिए उनले काँचै म्याक्रोनी करम करम चपाइन् शरीरमा केही शक्ति संचार भए जस्तो भयो आँखाले पनि पर परसम्म देख्न थाल्यो समय चेतना फेरि बौरिएर आए जस्तो भयो अर्को कोठाको भित्तो नराम्ररी चर्केको थियो तर पनि ढोका खोलेर भित्र हेरिन् छुहामले भित्र दुईजना बच्चाको लास देखिन् शरीरमा कुनै चोट थिएन सायद धुवाको मुस्लो फैलदा बन्द कोठामा निसासिएर मरेका हुन सक्थे अर्को कोठामा पनि हेरिन् त्यहाँ बाहिर निस्कने ढोकाको आधा भागमा पर्खा लडेर पुरिएका मानिसका दुईवटा खुट्टा देखिन् उनले त्यसपछि फनक्क पछाडि फर्किन् भत्केको झ्यालबाट बाहिर हेरिन् बाटोमा कोही हस्याङ फस्याङ गर्दै थियो झ्यालबाट निस्केर गई हत्तपत्त त्यसलाई अंगालो हालिन् अनुहार पनि राम्ररी हेरेकी थिएनन् त्यसको तर यति बेला उनलाई जीवन बचाइदिने एउटा रक्षक चाहिएको थियो सहारा चाहिएको थियो तर ती त उनकै गाउँकी एस्टेर पो रहेछन् दुवैजना अंगालोमा बाँधिएर खुब रोए त्यतिखेर धेरै बेरपछि उनीहरू आफै शान्त भए विजयका गाला र परेला पुछे फेरि हिँड्न थाले तर कहाँ जाने दुवैलाई थाहा थिएन गन्तव्यहीन यात्रा थियो त्यो तर पनि उनीहरू हिँडिरहेका थिए आफ्ना वरिपरि परिवारको लास ढालेको देखेकी एस्टेर नाजी सेनालाई छक्काएर भाग्न सफल भएकी रहेछन् अकस्मातको आघातले उनी रुन पनि बोल्न पनि नसक्ने भएकी थिइन् सुहामलाई चाहिँ आफ्नै आमा भेट्टाए जस्तो भएको थियो एस्टेरको शरीर भोकले गलेको थियो त्यसैले उनले काँचो म्याक्रोनी चपाउन सकेनन् सुहाम आफैले चपाएर एस्टेरको मुखमा हालिदिइन् उनले केही घाँस बलपूर्वक निलिन् शरीरमा ताकत अलिकति बौरिएर आयो एस्टेरलाई एकछिन आराम गर्न छाडिराखेर सुहामले पर परसम्म दृष्टि पुर्याइन् अचानक निकै टाढा मानिसहरूको समूह देखा पर्यो केही बेरमै उनीहरू तिनीहरूको नजिक आइपुगे ती सबैजना यहुदी थिए तर तिनीहरूमध्ये सध्य त कोही पनि थिएनन् कसैका हात भाँचिएका थिए कसैका खुट्टा लुला भएका थिए कसैको शरीरभरि रगत लतपतिएको थियो कसैले एउटा आँखा नै गुमाएका थिए सुहाम र स्टेर उनीहरूसँगै अगाडि बढे तर भीड़मा कोही कसैसँग बोल्दैनथे सबैजना चोट र पीड़ाले लाटिएका थिए मलामीको लर्को जस्तो त्यो शोकमग्न समूह हिँड्दा जमिनमा ठोकिएका पैतालाले बनाएको लय नमिलेको आवाज साँच्चै अत्यास लाग्दो थियो खानेकुरा नभेटेर बाटाको छेउमा पलाएका झार समेत चपाए उनीहरूले हिँड्दा हिँड्दै कोही बाटैमा मरे कोही बेहोस भएर ढाले कोही पानी पानी भन्दै बोल्न नसक्ने भएर पछारिए कोही छारी रोग लागेको बिरालो झैँ खुर्रा कुँदेर भ्वाक्क लड्थे लड्ने लडिरहे हिँड्ने हिँडिरहे कसैले कसैले दया गर्ने अवस्था थिएन किनभने आफैमाथि दया पलाउन छोडिसकेको थियो नदीको किनारमा बालुवाले पुरिएर धेरै समय बिताए उनीहरूले एक पाइलो सार्न नसकेर स्त्री नदीकै किनारमा प्राण त्याग्न लागेकी सुहामले बिस्तारै टाउको उठाइन् स्प्री नदीको किनारै किनार भएर केही यहुदीहरू होहल्लाका साथ उनीहरूतिर आइरहेको सुहामले देखिन् सबैको उठमा अपार मुस्कान भरिएको थियो त्यसमध्ये एउटाले दौडिँदै आएर भन्यो थाहा पायो तिमी मरे त्यो राक्षस मरे त्यो राक्षस सबैजनालाई पत्याउन एकदमै गाह्रो भयो एकछिन अघिसम्म सबैजना स्तब्ध थिए अत्याचारी हिटलरको दमन समाप्त भएको खबरले सास मात्र बाँकी रहेका यहुदीहरूमा एकाएक शक्ति भरिएर आयो चरम खुशीको त्यो क्षणमा सबैले एक अर्काको अंगालोमा बाँधिएर रोए तर त्यो बेला उनीहरूको आँखाबाट आँसुको होइन फूलको वर्षा भएको थियो केही दिनपछि एस्टेर र अरू यहुदीहरूसँगै सुहाम पनि भूमध्य सागरको किनारमा आइपुगिन् लमतन्न पसारिएको त्यो बालुवाको थुप्रामा पाइला टेक्न साथ सबै त्यो बालुवालाई चुम्न थाले छातीमा टाँस्न थाले सुहामहरूले पनि त्यही बालुवालाई आफ्नो सर्वस्व ठाने र त्यही दोहोऱ्याएर आफ्नो संसारको निर्माण गरे इजरायल देशको निर्माण गरे तर सुहामलाई यति लामो यात्रामा साथ दिएकी एस्टेर भने त्यो पवित्र बालुवामा पहिलो पाइला टेक्न साथ ढालेकी थिइन् त्यसपछि उनी उठिनन् एउटा सपना त्यही बालुवामा समाहित भइदियो इजरायलमा आएर अरू अरू यहुदी जस्तै धेरै दुःख गरिन् सुहामले खरबुजाकी भरमा कति रात बिताइन् एक टुक्रा पाउरोटीको भरमा दिनभरि खटेर काम गरिन् बालुवाकै थुप्रामा कैयौं रात कटाइन् सुहाम जस्तै फ्रान्सबाट ज्यान जोगाएर आएका थिए खाइम उनका पनि कोही आफन्त बचेका थिएनन् एउटै दुःख र उस्तै अवस्थाबाट गुज्रिरहेका सुहाम र खाइमले बिहे गरेर नयाँ संसारको निर्माण गरे उनीहरूबाट चार सन्तान पनि भए परिवार बसाए देश बनाए रात दिन खटेर उनीहरूले एउटा सानो घर बनाए धेरै वर्षको पछि एक दिन खाइमले सुहामलाई एक्लै छोडेर संसारबाट विदा भए खाइमले छोडेर गएपछि यो रित्तो घरमा फेरि निसासिएकी छिन् सुहाम उनका छोराछोरीले सुख र सुविधाको जिन्दगी बिताइरहेका छन् आज तर तिनीहरूलाई सुहामसित भेट गर्ने फुर्सद पनि छैन त्यसैले अहिले भने सुहाम आफ्ना प्रशस्त आफन्त भएर पनि टुहुरी जस्ती हुन पुगेकी छन् पार्वतीलाई अलिकति साहस आयो उसले सुहामसित सोधे अनि सुहाम तपाईँका छोराछोरीहरू चाहिँ कहाँ छन् त के भनौँ पार्वती मेरा दुई छोरा यही इजरायलमै छन् जेरुसलममा र एउटा छोरी चाहिँ अमेरिकाको फ्लोरिडा सहरमा छ कान्छी छोरी चाहिँ केही वर्ष पहिले आर्मी ट्रेनिङ लिन जाँदै गर्दा उसकै बोयफ्रेन्डसँग कार दुर्घटनामा परेर मरे एकछिन चुप लागेपछि सुहाम फेरि बोल्न थालिन् अब त यो रित्तो घरमा पनि कति रुनु पार्वती जति रोए पनि यो भित्ताहरूले सुन्ने होइनन् क्यारे छोरा छोरी यो घरमा पाइलै टेक्न खोज्दैन एक कल फोन गरेर मेरो हालखबरसम्म पनि सोध्दैन बरु तिमीलाई देख्दा मलाई कान्छी छोरीको याद आउँछ कति ख्याल गर्थे मेरो मेरी छोरी कि भए आज म एक्लै हुने थिइनँ छोरा भने त त्यस्तै रहेछ छोरा त बुहारीको बेहुवा हुँदा रहेछन् बरु छोरी आउँछ जेठी चाहिँ वर्षमा एकपटक के कसो छ सोध्न समेत नभए फर्किहाल्छ कहिले केही नबोल्ने सुहाम आज आफ्ना सारा दुखेसाहरू पार्वतीसित पोखिरहेकी थिइन् पोहोरको कुरा सुनौ तिमीलाई पोहोर बाथ टबमा लडेर ढाड भाँचिँदा एक महिना हस्पिटल बसे छोरोले फोन गरेर कस्तो छ सम्म पनि भनेन मैले फोन गरेर बोलाउँदा सरकारले केयर गिभर दिइहाल्छ माग गर्नु भनेर झर्कियो उल्टै यति भनेर सुहाम फेरि रुन थालिन् यिनै सोफामा निदाइरहेकी थिइन् पार्वती किचनमा खाना पकाइरहेकी थिए सबै काम सिनिक्क सकेपछि ऊ कोठामा पसी इन्टरनेट खोलेर फेसबुकमा सागरसित रसिलो वार्तालापमा व्यस्त भई यही बेला अचानक पल्लो घरबाट सुहाम चिच्याएको आवाज आयो बिहिबारको दिन थियो बिहानभरि सब्बातका लागि भनेर उनी खानाका परिकार तयार गर्नमा व्यस्त थिइन् अरू दिन उनी दिउँसोभरि सोफामै कुकुरुक्क परेर निदाइरहेकी हुन्थिन् त्यस दिन भने रातो भात साग सागसुक्का कुब्बा ओरेज स्निचेल लगायतका परिकार तयार पार्दैमा आधा दिन बितिसकेको थियो सब्बातमा उनका छोराहरू नआए पनि उनी खाना पकाएर सधैँ राख्ने गर्थिन् टुसुक्क बस्ने फुर्सद पनि पाएकी थिएनन् त्यो दिन होइन के भएछ सुहामलाई इनेस इनेस पार्वतीले हतार हतार सागरसित विदा मागी ल्यापटप बन्द गरेर सुहामको फ्ल्याटतिर दौडी पार्वती त्यहाँ पुग्दा सुहाम पेट दुखेर पानी बाहिरको माछो झैँ छटपटाइरहेकी रहेछन् सुहामको अनुहारको रङ फुङ्गा उडेको थियो उनले घोडा पेट पेटभित्र हुलेकी थिइन् सास फेर्न पनि निकै परिश्रम गर्नु परिरहेको थियो उनलाई छिनछिनमै टाउको परक्क बटार्थिन् निधार आँखा र आँखे भाउ खुम्च्याएर कचाकको चुक पार्थिन् पार्वतीले हतार हतार एम्बुलेन्सको इमर्जेन्सी बटन थिची फोटोकालमा भएको उनको आफन्तको नम्बर डायल गरी करिब दस मिनटपछि एम्बुलेन्स आइपुग्यो हुन त सुहाम पहिले पनि पटक पटक अस्पताल बसेर फर्किसकेकी हुन् तर सुगर बाहेक उनको अन्य रोग पत्ता लागेको थिएन यसपालि अस्पताल भर्ना भएको तेस्रो दिन बिहानै सुहामको कान्छो छोरोको फोन आयो उसले भन्यो कि गए राति नै आमा बित्नु भयो अत्यन्तै लामो र झन्झटिलो सरकारी प्रक्रिया पूरा गरेपछि सुहामको शव चिहान घरमा पुर्याइयो त्यहाँ पहिले ठाउँ किनेर ओगटिएको थियो उनको घरदेखि केही टाढा होलोन शहरको पूर्वी किनारमा थियो होलोन सेमेट्री त्यहाँ उनका आफन्त र शुभेच्छुकहरू भेला भइसकेका थिए पार्वतीले झापाको खोला किनारमा सतार र मियाको चियान घारी देखेकी थिए मोरङको जंगलमा किराँतका मुर्दा घर पनि देखेकी थिए तर यो होलुन सिमेट्री देखेर पार्वती हेरेको हेरे भाइ यो त रमणीय बगैँचा थियो लहरे पक्की सड़क र सड़कका छेउछेउमा निश्चित दूरीमा रहेका चिहानहरू चिहानसँगै एकनासे फूलका बोट र रूखहरू प्रत्येक चिहानमाथि एकै छाँटका सिमेन्टका चेप्टा स्तम्भ र त्यसमा कुन्दिएको मृतकको संक्षिप्त परिचय त्यो त हेरिरहँ डुलिरहँ जस्तो लाग्ने पार्क पो रहेछ कस्तो मजाको ठाउँ यहाँ त भूत पनि हुँदैन होला भए पनि तिनले तर्साउँदैनन् होला रमणीय पार्क भेटेपछि त प्रेम गर्न थाल्छन् होला तिनीहरू पनि सुनसान चुनेली रातमा भूतले प्रेम गरेको कस्तो देखिँदो हो साँच्ची यस्तै यस्तै उटपट्याङ विचार आयो पार्वतीको दिमागमा त्यो ठाउँ देखेपछि एकछिन त उसले आफू के प्रयोजनले यहाँ आएको भन्ने पनि बिर्सी छेउमा राखिएको सुहामको शबमा आँखा पुगेपछि बल्ल ऊ झल्यास हुन पुगी कालो कपडाले बेरिएको सुहामको लासलाई सानो मञ्चमाथि राखेर यहुदीका पण्डित रावले बाइबलका मन्त्र पढ्न थाले मन्त्रपाठको विधि पूरा भएपछि कालो कपडा उघारियो सबै आफन्तले पाले पालो उनको मुख हेरे यता पार्वतीलाई आँसु थाम्न मुस्किल भइरहेको थियो हतार हतार लासलाई खाल्टोमा लगियो सुहामको शव खाल्डोमा राखिसकेपछि सबभन्दा पहिले छोराले अञ्जुलीभरि माटो उठाएर खन्यायो एक अञ्जुली माटो बरु र शवको छातीमा पोखियो त्यसपछि पालै पालो अरू सबैले माटो दिए सुगरकी रोगी सुहामसित कहिलेकाहीँ चक्लेट सकिन्थ्यो यस्तो बेलामा उनी पार्वतीसित चक्लेट माग्थिन् इनेसले पार्वतीलाई सचेत गराएकी थिइन् उनले भनेकी थिइन् कि सुहामलाई सुगर छ उसलाई कहिले पनि चकलेट नदेऊ हे पार्वती तर सुहाम थिइन् कि पार्वतीसँग याच नै गर्थिन् पार्वती आज मात्र त्यसपछि कहिले भन्दिन एउटा एउटा देऊ न एउटा अबदेखि खान्न के अबदेखि खान्न के सबैले माटो दिइसकेपछि पार्वतीले लुकाएर लगेको चक्लेट चिहानमाथि राखी र रा अञ्जुलीमा माटो उठाएर सबमा अर्पण गर्दै बिस्तारै भने सुहाम इलोहिमले तिमीलाई स्वर्गको बाटो देखाइदिउन् इलोहिमले तिमीलाई स्वर्गको बाटो देखाइदिउन् अध्ययारो अनुहार र भारी मन लिएर पार्वती इनेसको फ्ल्याटमा फर्केर आए फ्ल्याटमा पाइला टेक्ने बित्तिकै पार्वतीको मोबाइल बजेको थियो त्यही बेला सुनेकी थिए उसले आफ्नो जीवनको सबैभन्दा कहाली लाग्दो घटना हेलो हजुर सुनिराख्नु भएको छ यहाँ यहाँ आज बिहान छिसपिसेमै बिर्तामोडको इलाका प्रहरी कार्यालयमा माओवादीले आक्रमण गरे अब दाजु सहित छजना पुलिसको चाहिँ ठाउँका ठाउँ देहान्त भएको खबर आएछ सहित छजना पुलिसको चाहिँ ठाउँका ठाउँ देहान्त भएको खबर आएछ पार्वतीको हातबाट मोबाइल भुइँमा झर्यो घिन्न अलिकति बाँकी रहेको रुख बिस्तारै एक एक गरी ढले झैँ ऊ हातखुट्टा छाडेर डङरङ्ग भुइँमा पछारी इनेस आफ्नो कोठामा पल्टिरहेकी थिइन् एक्कासी ढ्वाङ्ग के खसेको जस्तो आवाज सुनेर छक्क परिन् अनि पार्वतीलाई बोलाइन् दुई तीन पटक बोलाउँदा पनि कुनै जवाफ नआएपछि उनी धर्मराउँदै उठिन् र पार्वतीको कोठातिर लागिन् तर ढोकामा नपुग्दै आग्दिन् आधा शरीर ढोकाभित्र र आधा बाहिर पारेर पार्वती ढालेकी थिए इनेसले हत्तपत्त छोरी सारालाई फोन गरिन् एकैछिनमा सारा आइपुगिन् साराले पार्वतीलाई उठाएर खाटमा सुताइन् उनले केही घरेलु उपचार गरिन् हत्केला र पैतालामा हल्का मसाज पनि गरिदिन् चिसो पानीले मुख पनि धोइदिन् निधार र कपालमा पनि पानी छम्किदिन् एकछिनपछि आँखा खोल्दा पार्वतीले सारा र इनेसलाई आफ्नो छेउमा पाए पार्वती के, के भयो एक्कासी यस्तो साराले सोध्नै पाएकी थिएनन् पार्वतीले साराको पाखुरा दरो गरी पक्रेर थर्र काँप्दै भने कि सारा मेरो सबै थोक सकियो मेरो श्रीमान मारिनु भयो मेरो श्रीमान मारिनु भयो पार्वती त्यसपछि साराको काखमा घोप्टो परेर रुन थाली साराले पार्वतीका सारा साथीहरूलाई बोलाइदिन् खबर सुनेर सबै साथीहरू हर्स्याङ फर्स्याङ गर्दै एकैछिनमा भेला भए भयभीत अनुहार लिएर वरिपरिका वृद्धहरू पनि आए इनेस र साराले पनि आफूलाई थाम्न सकेनन् दिनेभरि कि त चिसो सन्नाटा कि त चर्को रुवाबासीले पूरै घरलाई शोकमग्न बनाइदियो भन्नलाई केही बाँकी थिएन सुन्नलाई पनि केही थिएन पार्वती एकोहोरो भएर भित्तामा अडेस लाएर बसिरहेकी थिए ऊ कसैका कुरा सुन्न सक्ने र बुझ्न सक्ने अवस्थामा थिएन रुँदा रुँदै थाकेर पार्वती भित्ताकै आडमा निधाई सारा र इनेसलाई यस्तो बेलामा अन्त्येष्टिको कर्म पूरा गर्नुपर्छ भन्ने थाहा थियो त्यसैले साराले चुपचाप पार्वतीका लागि रिएन्ट्री टिकट किनेर ल्याइन् र उसलाई एयरपोर्टसम्म पुर्याइदिइन् छुट्ने बेलामा उनले भनिन् पार्वती तिमीलाई यो अवस्थामा देख्दा म आफै पनि भित्रभित्रै टुटिसकेकी छु झन् तिमीलाई कतिसम्म भाव होला तर पनि मैले यति भन्नै पर्छ पार्वती तिमी यो अकल्पनीय आघातलाई सहन सक म आशा गर्छु तिमीले हिम्मत साथ अगाडिको बाटो तय गर्नेछौ यति भनेर उनले पार्वतीको निधारमा स्नेहले मुहाई खाइन् अनि अध्यारो मुख पारेर हात हल्लाउँदै विदा भइन् पार्वतीले कुनै प्रतिक्रिया दिएन जडबत उनका मुखमा हेरिरही कतिखेर ऊ प्लेनको सीटमा गएर बसी कतिखेर ऊ काठमाडौँ ओर्ली उसलाई कुनै हेक्का रहेन एयरपोर्टमा भद्रपुरको टिकट लिएर देवर पर्खिराखेका रहेछन् देवरलाई देख्ने बित्तिकै पार्वती बेहोस हुन पुगी देवरलाई आपत पर्यो उनले पार्वतीलाई जसोतसो प्लेनसम्म पुर्याए घरमा पुग्दा पार्वतीले देखि उसको घरको आँगनमा सारा गाउँ उल्टिएको छ सबै प्रश्नसूचक दृष्टिले उसैतिर हेरिरहेका छन् कोही खासखुस गरिरहेका छन् कोही उसले सुन्ने गरी बोल्दैछन् भिडन्त घाइते हताहती यस्तै यस्तै तर पार्वतीमा यी सब हेराईको काने खुसीको गफको कुनै असर परेको देखिएन आँगनको बीचमा नाङ्गो खाटमाथि बसेका मानिसहरू जराकजुरुक उठे केही महिलाहरू उसका अगाडि आए उनीहरूले जे जे भन्छन् पार्वतीले आज्ञाकारी बालिकाले झै खुरुखुरु आज्ञा पालन गर्दै गई उसलाई सेतो कपडा छातीसम्म बाँध्न भनियो सेते कपडाको सानो टुक्रो टाउकोमा ओढाइयो अनि भुइँतलाको बाहिरपट्टिको एउटा कोठामा लगियो त्यहाँ परालो छ्याइएको थियो र त्यसमा थियो एउटा खस्रो पुरानो राडी पार्वती कुनामा गएर बसी भित्तातिर परालका मुठा थिए उसले जिउ अलिकति ढल्काई पराल र राडीको झुसले उसको एकसरो कपडालाई छिचोलेर ठाउँ कुठाउँ खोज्न थाल्यो तर उसलाई त्यसको पनि प्रवाह भएन हरेक दिन पण्डित आउँथे अनेक किसिमका विधिहरू गराउँथे पिण्ड बाटिन्थ्यो श्राद्ध हुन्थ्यो गरूड पुराण सुनाइन्थ्यो पार्वती यी सबै गतिविधिमा यन्त्रवत शरीर भइरहेकी थिए खासमा ऊ यति बेला आफ्नै शरीरसित थिएन उसको आत्मा देह छोडेर कतै टाढाबाट उसैलाई टुलु टुलु हेरिरहेको थियो आफ्ना रहर सपना र चाहनाहरू बेपत्ताले गुमाएकी पार्वती यतिखेर पत्थरको शिला जस्ती भएकी थिए हलचल त गरिरहेकी थिए ऊ तर उसको संसार स्थिर भएको थियो सास पनि फेरिरहेकी थिए तर मन जर्जर भइसकेको थियो आँखाहरू त चलिरहेका थिए उसका तर दृश्यहरू धुमिल भइसकेका थिए अब के गर्ने यो हिमाल जस्तो चिसो जिन्दगीलाई कसरी थ्याग्ने मैले कसबाट प्रेम खोज्ने मैले यतिखेर यस्तै यस्तै प्रश्नहरूले झेलिनुपर्ने हो पार्वती तर पार्वती यी सबै खाले प्रश्नहरूबाट पनि टाढिएकी थिए ऊ जमिनमा भएर पनि जमिनमा थिएन उसको शरीर र आत्मा एकै ठाउँमा थिएन उसको मन बुद्धि विवेक र चेतना सबै सबै अंश बन्ना गरे झै अलग अलग भएका थिए छिन्न भिन्न तेह्र दिन यसै गरी बिते ढोका छेउमा उभिएर उसलाई अपलक हेर्नेहरू अब त आउन पनि छोडे आँगनका पल्ला छेउमा राखिएका लहरे कुर्सीमा बसेर राजनीतिका गफ छाट्नेहरू पनि अब छैनन् जो पार्वतीले सुन्ने गरी भनिरहेका हुन्थे कुरा गर्नुहुन्छ आक्रमणकारी लडाकुहरू ट्र्याक्टर चढेर आएको थिए तिनीहरू सबैसित बन्दुक socket bomb pipe bomb pressure cooker bomb के के हो के के हो के केले त यसै लाएर चाइनिज बेतुल नै बोकेका थिए हेर्नुहोस् अन्त त्यो दिन फेरि के भएछ चौकीका सबै पुलिसहरू लुगा हात हतियार थन्क्याएर सुतेका एक्कासी आक्रमणकारीले दान आक्रमण गर्न थाले त्यसपछि त के थियो लोटा बोकेर टोयलेट जाँदै गरेका कल पेलेर मुख कुल्ला गर्दै गरेका हतियार राखेका ठाउँतिर दौडिँदै जाँदै गरेका पुलिसहरू जति पनि थिए नि सब तपाईँको ठाउँका ठाउँ हेर्नुहोस् हाम्रो सागरलाई त छातीमै गोली लाथ्यो त्यसले त्यतिखेर चाहिँ एउटा गन्जी र क्वार्टर पाइन्ट मात्रै रहेछन् आक्रमणको बेला हतियार समात्ने मौका नि पाएनन् हाम्रो सागरले आक्रमणको बेला हतियार समात्ने मौका नि पाएनन् हाम्रो सागरले यी यावत प्रसङ्ग सुनाउनेहरू पनि अब आउन छाडिसकेका थिए मेला उठेको ठाउँ जस्तो हिजोसम्म त्यस्तो चहल पहल भइरहेको घर अब न्यास्रो लाग्ने गरी सुनसान भइसकेको थियो पार्वतीलाई यो परिवेश निकै बिरानो लाग्यो उसले सारा र इनेसलाई सम्झी आफ्नैहरूका बीचमा पनि उसले त्यतिको सहानुभूति पनि पाइन एयरपोर्टबाट छुट्ने बेलामा सारा कति दुखी देखिएकी थिइन् उनले धैर्य गर्ने सल्लाह पनि दिएकी थिइन् यहाँ भने उसको दर्दमा सामेल हुने रुचि कसैमा देखिँदैन सासुआमा अहिलेसम्म छेउ परेकै छैनन् ससुरा र देवरको आँखामा पनि अपनत्वको भाव देखिन छोडेको छ पार्वतीले अब बिस्तारै बिस्तारै रुन पनि छाडिसकी तेह्र दिनको कठिन दैनिकीले उसको शरीर जे जति कमजोर भएको छ त्योभन्दा कैयौं गुणा बढी उसको मन कमजोर भएको छ सास फेर्दा छाती अस्वाभाविक किसिमले माथि उठ्ने र बस्ने गर्न लागेको छ छातीभित्र एक किसिमको तीव्र जलन भइरहेको छ उसको भोक र निन्द्रा स्वाट्टै गायब भएको छ एक दिन चिया लिएर जाँदै गर्दा ढोकेबाट उसले सासूले देवरसित गुनासो गर्दै गरेको सुने मैले त भनेको थिएँ त्यतिखेर केटीका ग्रह दशा के कस्ता छन् चिना टिप्पण नमीलाई बिहा गर्नु हुँदैन हाँसोमा उडायो मेरो कुरा आजै यो दिन देख्नु पर्यो तिमीहरू रुढी बुढीका कुरा भन्छौ नि म त भन्छु यसैको कडा ग्रहले यो सब भएको अब त यो पार्वतीको मुख पनि हेर्नु छैन मलाई बन्द्या हो मेरो सामु नपर्नु भनेर मेरो सामु नपर्नु भनेर पार्वतीलाई सासूका वचन पति बियोगको आलो घाउमा अमिलो झैँ भयो ऊ अवाक हुन पुगी अब एक पल पनि त्यहाँ बस्न मन लागेन उसलाई बिहानै उठेर उसले सासूसँग बिदा मागी भने कि आमा म माइत जान्छु सासु आमाले जा पनि भनेनन् नजा पनि भनेनन् कहिले आउँछेस् भनेर पनि सोधेनन् खालि अर्कोपट्टि फर्केर सबकोले मुख छोपिन् अनि आँखाबाट पिलपिल आँसु झारिन् उनका अनुहारमा पार्वतीप्रति करुणाको भाव थिएन बरु नजानेदो आक्रोश थियो घृणा थियो घरबाट निस्कँदा पार्वतीले बिहेमा सागरले लगाइदिएको औठी मात्रा साथमा लागि माइत पुग्दा आमा छाती पिटी पिटी रुन थालिन् एक दुई दिन माइत बस्दा उसले चाल पाए कि ओल्लो घर पल्लो घर उसैको चर्चा छ सबैले सागरको मृत्युमा उसैको ग्रह दशाको दोष देखिरहेका छन् अस्तिसम्म खुब चेपारो घाँस्ने दाजु भाउजूहरू पनि अब नजिक आउन छाडे आमा त बिरामी नै हुन पुगिन् पार्वतीले आजसम्म कमाएको सबै पैसा आमाको खाताबाट झिकेर सागरको खातामा जम्मा गरेकी थिए चाँडै एउटा चिटिक्कको घर बनाउने उनीहरूको सपना थियो सागरको घरबाट फर्किएका दाजुले खबर सुनाए कि तेरी सासू र देवरले त्यो पैसा तलाई फिर्ता नदिने अरे यतिन्जेल इजरायल बसेर कमाएको सबै स्वाहा भइसकेको थियो त्यसैले अब फेरि शून्यबाट सुरु गर्नुपर्ने भयो पार्वतीले आफ्नो जीवन अधुरो आत्मा र कमजोर मन लिएर पार्वती फेरि इजरायल फर्की इजरायल फर्किएपछि इनेस र साराले कमजोर पार्वतीको खुब हेरचाह गरे उनीहरू पार्वतीलाई कुनै कुराको कमी नहोस् भन्ने चाहन्थे पार्वतीको अनुहारमा हाँसो र मुस्कान पूर्ववत फर्कियोस् भनेर इनेसले देउतासित प्रार्थना पनि गरिन् यति बेला पार्वती इनेसकी केयर गिभर होइन इनेस चाहिँ पार्वतीकी केयर गिभर जस्ती भएकी थिइन् उनी बेला बेला पार्वतीलाई सम्झाउँथिन् पनि दुःख त सबैलाई पर्छ पार्वती दुःख सबैलाई पर्छ कसैलाई धेरै कसैलाई थोरै मात्र हो फेरि आफ्नो दुःख सबैलाई अरूको दुःखभन्दा ठुलै लाग्छ जहिले पनि मैले जस्तो दुःख अरू कसैले पा छैन जस्तो हुन्छ तर संसारमा तिमी हामीभन्दा बढी दुःख पाउने मान्छे पनि छन् पार्वती र कति छन् कति छन् हामीले तिनीहरूतिर हेरेर आफ्नो चित्त बुझाउनु पर्छ मान्छेको जीवन दुःखै दुःख मात्र त छ के छ त्यहाँभन्दा सुख त त्यही कालो बादलभित्र देखिने बिजुली जस्तै हो जेले गर्छ बेलैहाल्छ पुरै आकाश त कालो न कालो बादलले छोपिराख्या हुन्छ त्यो पनि भयङ्कर सहित त्यसैले दुःखलाई बिर्सिएर बाँच्नै पर्छ पार्वती यसरी पार्वतीको टुटेको मनलाई जोड्ने प्रयास गरिरहन्थिन् इनेस समयले पनि बिस्तारै बिस्तारै उसलाई फकाउँदै लाग्यो समय बित्दै जाँदा पार्वतीले गुनासो गर्न छोडी विगतसँग वर्तमानसँग पनि गुनासो गर्न छोडी उसले तर कहाली लाग्दो भविष्य त फेरि पनि बाँकी नै थियो त्यही भविष्यलाई अब उसले फेरि सुकिलो बनाउनु थियो फेरि पैसा कमाउनु थियो उसलाई फेरि आमालाई सुख दिनु थियो तर अब आफ्नो लागि केही गर्ने चाहना चाहिँ उभित्र बाँकी थिएन पार्वती अब अरूका लागि मात्रै बाँचिरहेकी थिए पार्वती मौका पाउन साथ एकान्तमा बसेर मजाले रुन्थे थाकुन्जेल रोएपछि जुरुक्क उठेर काममा खट्थे रोएको बेला ऊ केही गर्न नसक्ने निरीह केटी जस्तै लाग्थे तर जब ऊ काममा लाग्थे यस्तो लाग्थ्यो कि ऊ रोएर बस्ने केटी नै होइन खोब रुने त्यसपछि खोप घटेर काम गर्ने यस्तो अपत्यारिलो र बानी बानिने अब उसको सहज गुण भएको थियो यता इनेश र साराले पनि पार्वतीलाई पहिले भन्दा बढ्ता स्नेह गर्न थालेका थिए पार्वतीको खानपान उठबस र हिँडाई बोलाइ अरू सामान्य मानिसको जस्तै होस् भन्नेमा उनीहरू एकदमै सचेत देखिन्थे साराले पार्वतीलाई विभिन्न ठाउँमा घुमाउन लान्थिन् अनेक रमाइला प्रसंग निकालेर हँसाउन पनि खोज्थिन् पार्वतीको अनुहार अँध्यारो देख्ने बित्तिकै सारा भनिहाल्थिन् पार्वती पीर नमान न सधैँ पीर मानेर मात्रै हुन्छ अब हामी छौँ तिम्रो हामी आफन्त होइनौ तिम्रो यतिका वर्षसँगै बसेपछि त पढाइ पनि आफ्नै हुन्छ पार्वती धेरै पटक साराले आफ्नै कारमा राखेर पार्वतीलाई समुद्री किनारमा घुमाउन लागिन् कहिले गगनचुम्बी महलको छतबाट सारा इजरायलको दर्शन गराउँथिन् कहिले सुन्तला बगैँचामा लाग्थिन् लटरम्मा फलेको रातम्य सुन्तलाका बोट मुनि बसालेर के के हो के के भन्दै हँसाउन्थिन् कहिले ठुल्ठुला गाई फारममा लागेर बडा बडा फाँचा भएका गाई र तिनका रहर लाग्दा मसिना बाछा देखाउँथिन् आँखाले भ्याएसम्म फराकिलो गुलाबी खेत काउली बारी र सेतो बालुवामाथि टपक्क टपक्क बसेका हरिया छिर्के मिर्के खरबुजाको बगान देखेर जब पार्वती आश्चर्यले जिब्रो टोक्थी सारा आफ्नो अलिकति उचालिएको दाँत पुरै देखाएर भन्थिन् हेर पार्वती यी गुलाबका फूलहरू युरोपका बजारमा बिक्छन् तरकारी र फलफुल त हेर अमेरिका युरोप सबैतिर पुग्छ यहाँबाट पार्वती फर्केर घर आइपुग्दा पनि गाई गोठमा उफ्रिरहेका टाटी पाङ्रे बाछा बाछीका हन्जा र एकै नास फुलेका गुलाबका फूल सम्झिन्थे कुनै कुनै शनिबार सारा एका बिहानै आउँथिन् र भन्थिन् कि पार्वती आज साथीकोमा जाऊ फर्किने बेलामा फोन गर्नु म लिन आउनेछु यसरी पार्वती दिनभरि साथीहरूसँग भुल्दथे यति गर्दा पनि पार्वतीलाई शोकको गहिरो खाडलबाट बाहिर निस्कन सहज थिएन दिनभरि त यताउति गर्थे तर बेलुका भएपछि आफ्नो प्रियतमलाई सम्झेर रुन्थी त्यो बेला ऊ आफूलाई संसारकै अभागी नारी ठान्थे उसले श्रीमानसित धेरै समय त बिताउन पाएकी थिएन तर जीवनको लामो कालखण्ड उनैसित बिताउने सपनाले उसलाई जहिले पनि मादक अनुभूति दिन्थ्यो त्यही अनुभूति पार्वतीका लागि बाँकी जीवन सहज किसिमले बिताउने ऊर्जा भएको थियो तर अब पार्वतीसित त्यो ऊर्जा रहेन त्यसैले पार्वती अत्यन्तै कमजोर भएकी थिए पार्वतीको शरीर मन र मस्तिष्क सबै एकअर्कासित विपरीत हिँडिरहेका थिए पार्वतीले चाहेर पनि यिनको तालमेल बसाउन सकिरहेकी थिएन अझै सेतो लुगा त लगाइन पार्वतीले तर उसको जीवन भने रङहीन नै भएको थियो शनिबारको दिन थियो सारा आएकी थिइन् आमा छोरी सोफामा बसेर गुनगुन गरिरहेका थिए इनेसले पार्वतीलाई ढाकिन् पार्वती आएर आमा छोरीका बीचमा घुस्रेर बसी इनेसले पार्वतीको कपाल मुसार्दै भनिन् ए पार्वती हेर एउटा कुरा भन्छु म तिमीलाई बिहे गर तिमी घर बसाल हेर मैले पनि दोस्रो पल्ट घर बसाले हुँ समय जस्तो आउँछ त्यस्तैमा रमाउनु पर्छ यसले हुत्याएर जहाँ पुर्याउँछ त्यही दोहोरो खुट्टा टेकेर जिउन सक्नुपर्छ सबैको जिन्दगी डोरी टाँगे जस्तै सिधा कहाँ हुन्छ पार्वती कसै कसैको त सर्प जस्तै हुन्छ अगाडि बढ्ने क्रममा कता मोडिन्छ थाहै हुन्न अनि इनेसले सारातिर फर्केर भनिन् हेर सारा तापनि सुन एउटा कुरा म मरेपछि यो घर नबेच्नु यहाँ पार्वती बस्थे जहिलेसम्म उसको आफ्नो घर हुँदैन ऊ यहीँ बसोस् भन्ने मेरो इच्छा छ ऊ यहीँ बसोस् भन्ने मेरो इच्छा छ यो खासमा रुनु पर्ने कुरा त थिएन तर इनेसको यो कुराले पार्वतीका आँखाभरि आँसु भरिएर आयो उसले किन किन आफ्नो मन थाम्नै सकिन त्यसपछि धेरै बेरसम्म पार्वती आफ्नो कोठामा आएर टोलाएर बसिरहे इनेस र साराले पनि उसलाई बोलाएनन् एक्लै छोडिदिए तर तत्कालका लागि अनौठो लागे पनि बिस्तारै इनेसका कुराले उसको मन छोयो एक मन त पार्वतीलाई लाग्यो इनेसले भनेको सही हो नेपालमा मेरो को छन् र आखिर आमा छिन् डाँडामाथि कि घाम जस्तै दाजु भाउजू छेपारा जस्ता मैले कमाएर पठाउन नसकेको दिन तिनीहरूले रङ फेर्छन् त्यति बेला मलाई आफ्नै विगतले एकातिर हाततिर लखेट्नेछ अर्कातिरबाट समाजले पिरोल्नेछ त्यो स्थितिमा मेरो जीवन कति कहाली लाग्दो होला त्यो स्थितिमा मेरो जीवन कति कहाली लाग्दो होला पार्वती बेला बेलामा यही सोचेर पनि आतिन्थे अनि उसलाई लाग्थ्यो कि उसले अर्को बिहे गर्नै पर्छ तर तुरुन्तै मनको अर्को कुनाबाट बेग्लै तर्क निस्किन्थ्यो मन यस्तै अन्तर्द्वन्द्वमा फसेका बेला उसका अगाडि उपस्थित भएको थियो दाबित उपन्यास तोदाको नवौं अङ्क यही सकिन्छ हामी आशा गर्छौ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो आउँदो अंकमा दावित नामक एक इजरायली युवक पार्वतीको जीवनमा प्रवेश गर्नेछ त्यसपछिका उतार चढावबारे थाहा पाउन आउँदो अंकको प्रतीक्षा गर्नुहोला हवस्ता आजको अङ्क यति नै उपन्यास तोदा र यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ तपाईँलाई सुनको माला यस कार्यक्रमको publicity partner TBI group Nepal recording तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम नगरकोटी भोला तिमल सिन्हा र सृजना तामाङ सूत्रधार पवनराज पौडेल लेखक ओमा सुवेदी प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट जिमेल डट कम